ট্রাফিক খবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल ट्राफिक खबर विस्तारमा नेपालगञ्ज कोहलपुर सडक खण्डको पिपहरावामा शुक्रबार भएको दुर्घटनामा परि दुई व्यक्तिको मृत्यु भएको छ शुक्रबार दिउँसो दुई बजे नेपालगञ्जबाट चिसापानी गइरहेको भे एक तेह्र चौबिस नम्बरको बसले ठक्कर दिँदा र एक पचास दस नम्बरको मोटरसाइकल चालक दाङ लालमटियाका हरिप्रसाद चौधरी र साइकलमा सवार गनापुरका धर्मराज गडरियाको मृत्यु भएको प्रहरीले जनाएको छ बस र चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ यसै गरी इनरुवामा पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको श्रीपुर खण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ मेरोमा सुनसरी इटरिसाका पच्चिस वर्षीय मिलन कटवाल र उदयपुर बसाहाका सत्ताइस वर्ष निमेश राई रहेको प्रहरीले जनाएको छ को चौध प तिहत्तर छत्तिस नम्बरको मोटरसाइकल सेपुरमा सडक छेउको रूखमा ठोकिएको थियो घटनामा कटवालको घटनास्थलमै र राईलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ट्राफिक खबर भरतपुरको जिल्ला वन कार्यालय अगाडि कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ना एक ज तेत्तिस चौवालिस नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना पाँच प एकसठी पचासी नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बिरमान महर्जन र रामप्रसाद धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ केन्द्रीय बस टर्मिनल भरतपुरदेखि तालिम केन्द्रसम्मको बाइपास रोड सर्फेस ड्रेसिङ गर्ने काम भइरहेको छ काम जारी रहँदा प्राविधिक त्रुटि देखिएको छ सर्फेस ड्रेसिङ गरिएको सडकको अधिकांश स्थानमा सडक पुरानै अवस्थामा रहेको पाइएको छ जसले गर्दा काम गुणस्तरीय नभएको आशंका गर्न थालिएको छ स्थानीयवासी भन्छन् काममा अनियमितता भएको छ सम्बन्धित निकायले बेलैमै यसको अनुगमन गर्नु जरुरी छ अलकत्राको सहयोगमा सडकमै टाँसिएर रहनुपर्ने गिटी सडकको धेरैजसो स्थानमा पाइँदैन गिटेहरू सडकमा जाम भएर बस्नु पर्नेमा अलकत्राबाट उछिटेर सडक किनारमा जम्मा भएर बसेको छ पानीमा पखालेर प्रयोगमा ल्याइएको भने पनि गिटी फुट्ने र यसबाट धेरै मात्रामा धुलो निस्कनाले पैदल यात्रु स्थानीयवासी र सवारी यात्रुलाई प्रत्यक्ष असर परिरहेको छ अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन अभिषेक काठमाडौँ मोगलिन दमोली पोखरा नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबरको साथमा photo point full digital colour lab and